गोविंद बोल गोपाल बोलो गोविंद बोल गोपाल बोलो गोविंद बोल गोपाल बोलो गोविंद बोल गोपाल बोलो तिमी नै हौ मेरो प्रार्थना अनि साधना तिमी नै देख्छु म हेर्छु म सधैँ जहाँ जहाँ नै दिन मेरो रात पनि तिमी नै प्राण मेरो जीवन पनि तिमी नै दिन मेरो रात पनि तिमी नै प्राण मेरो जीवन पनि मुटुको हर धडकन तिम्रो नै नाम जप छ सासु मेरो पनि धरकिम्म्रो नै ना ज सस मेरोप हरे कृष्ण हरे रा हरे कृष्ण हरे हरे गर्न पाऊ तिम्रो सधैँ पोख्न पाऊ मनको व्यथा सबै सेवा गर्न पाऊ तिम्रो सधैँ पुख्न पाऊ मनको व्यथा सबै तिम्रो नै नाममा जीवन सारा मेरो समर्पण गर्न पाऊ नाममा जीवन सारा मेरो समर्पण गर्न पाऊ গোপাল বলো